You know. गीत गायो ढुङ्गा जुहारी देउ भन्छ आमाले बुहारी गीत गायो ढुङ्गा जुहारी मसँग भेट भएको मेरो छोरी एउटा छ भन थियो बल्ल आज थाहा गाजालो आँखाले लाउन नि मलाई सतायो भनेको जस्तो हो च्याङलाई बल्ल आज भेट भयो भनेको जस्तो हो च्याङलाई

लामालाई साहित हेरौँ कि आजै घरबाट डोराउँ कि रिन्जेन दोर्जे दरबारमा लौ हिँडमै ज्याग मेरो घरमा टिकाको साहित जुराउला